नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम कलेउडका डाउन लिएर आज पनि हामी उपस्थित भइसकेका छौँ सुन्दै गर्नु भएको आवाज हो सागरको अनि यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot NP login गरेर यो प्रोग्राम तपाईँले सुनिरहनु भएको छ सो सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट राजले सपोर्ट गरिराखेका छन् यो आवाज र तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउनको लागि र राष्ट्र पनि thank you so much Nepali चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत लिएर आज पनि हामी उपस्थित भइसकेका छौँ र रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिजबाट फर्क मात्र गएका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत संगीतलाई हामी स्थान दिँदै राखेका छौं कार्यक्रम कलिउड काउन्ट डाउनमा र यो हप्ता दुईवटा फिल्म बाहिरिएको छ भने दुईवटा फिल्मले न्युज बाहिरिएको छ र बाहिरिने फिल्मको नाम रहेको छ मिसन फर ट्वेन्टी र कस्तो टेन्सन दुईवटा मुभी काउन्ट डाउनबाट बाहिरिएको छ भने दुईवटा फिल्मले न्युज मारेको छ र दुईवटा फिल्म रहेको छ सम्बोधन र मेरो मान्छे दुईवटा फिल्मले न्युन्ची मारेको छ लागौ नम्बर टेन पोजिसनमा नम्बर टेन पोजिसनमा आइपुगेको छ भरू छ गतिबाट प्रदर्शन आउन लागेको नेपाली कथन चलचित्र सम्बोधन हेमराज विशीले चलचित्रलाई निर्देशन गरेका हुन् र हेमराजले हिजोभन्दा अगाडि होस्टेल नामक सफल चलचित्र बजारमा ल्याइसकेका छन् र हेमराजको दोस्रो चलचित्र सम्बोधनले के कस्तो व्यवहार गर्ने हो त्यो भने हेर्न बाँकी नै छ नम्बर टेन क्वेसनमा हामी के सुन्छौं नेपाली कथन चलचित्र सम्बोधन नम्बर टेन को ताजा ताजा छ मेरो मुटुको कुरा हो आज आजको हो कि हिजो भोलिको हो ताजा ताजा छ मेरो मुटुको कुरा हो गीत यहाँले सुनिरहनु भएको छ नेपाली कथन चलचित्र सम्बोधन भदौ छ बाटो प्रदर्शनमा आउन लागेको चलचित्र हो सम्बोधन वेल अब सम्बोधनले के कस्तो सम्बोधन गर्ने हो र दर्शकले यो चलचित्रलाई मन पराउनुहुन्छ या हुँदैन त्यो भने रिलिज भइसकेपछिको दिनहरूले बताउनेछ हामी लागौ नम्बर नाइन पोजिसनमा नम्बर नाइन पोजिसनमा आइपुगेको छ न्यु भन्नुपर्छ नेपाली कथन चलचित्र मेरो मान्छे र हामीले बिल्कुलै पहिलो पटक मिडियामा यो चलचित्रको गीत बगाउँदैछौ र यो गीतको बारे बारेमा कुराकानी गर्ने हो भने गीतले भन्दैछ यी नयन भैनी दुईटा तिमीलाई मात्र देख्छ एउटा मेरो ईश्वर परमेश्वर भन्नु केवल तिमी नै त हो देउता र यो गीतमा संगीत सफल संगीतकार अर्जुन पोखरेलले दिनुभएको छ भने शब्द रहेको छ दयराम पाण्डेको र चलचित्रका निर्देशक रहेका छन् राज सरगम र चलचित्रलाई नारायण खतेडाले निर्माण गर्दै हुनुहुन्छ चलचित्रको अब चाँडै नै सुटिङ हुन लागिराखेको छ र चलचित्रमा कलाकारको परिचय गराउने हो भने अनिल अधिकारी अमिर छन्त्याल सुजना ढकाल सन्तोष सेन सगुन शाही लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ र भदौ सोह्र गते मुरत हुँदैछ यस चलचित्रको हामी गीत सुन्छौ पहिलो पटक दीपक लिम्बूको आवाजमा नेपाली कथन चलचित्र मेरो मान्छेबाट यी नयन भयनी दुईटा तिमीलाई मात्र देख्छ एउटा नम्बर नाइन मात्र देख्छ एउटा नयन भए नि दुईटा तिमलाई मात्र देख्छ एउटा मेरो ईश्वर परमेश्वर भन्नु केवल तिमी नै हौ देउता मेरो मान्छे मेरो मान्छे तिमी मेरो मान्छे प्यारो मान्छे प्यारो मान्छे मेरो प्यारो मान्छे मेरो मान्छे मेरो मान्छे तिमी मेरो मान्छे प्यारो मान्छे प्यारो मान्छे मेरो प्यारो मान्छे जुन तिमी बिना त्यस्तै हुन्छ मेरो यो जीवन ओ सुर बिनाको धुन जस्तै ज्योति बिनाको जुन तिमी बिना त्यस्तै हुन्छ मेरो यो जीवन आँखामा राख्दा नबिझाउने हेरेर कहिल्यै न तुमसे मेरो प्यार कि मेरो मान्छे मेरो मान्छे प्यारो मान्छे प्यारो मान्छे यानि कि सुनिरहनु भएको छ नेपाली कथन चलचित्र मेरो मान्छे नम्बर नाइन पोजिसनमा न्युन्टी मारेको छ यो हप्ता नम्बर नाइन पोजिसनको यो गीतपछि अब हामी लागौँ नम्बर एट पोजिसनतर्फ नम्बर एट पोजिसनमा आइपुगेको छ नेपाली कथन चलचित्र चिहान रिलिज भइसकेको चलचित्र हो चिहान नम्बर एट पोजिसनमा नेपाली कथन चलचित्र चिहानबाट छक्कै परुन लट्ठै परुन् तिमी मगमगाउने फुल बनी बाटा सर्दै आयौ तिमी सत्य कसम तिम्रै लाग्छ माया आफ्नो भन्दा पनि धेरै धेरै खान सधैँ तिम्रै पनि मर्छु भन्छ मन के गरू ओके काउन्ट डाउनको नम्बर एट पोजिसनको गीत पछि अब हामी लागौ नम्बर सेभेन पोजिसनमा नम्बर सेभेन पोजिसनमा आइपुगेको छ नागबेली र एक स्टेप तल छोड्दै नम्बर सेभेन पोजिसनमा आइपुगेको हो नागबेली रिलिज भइसकेको फिल्म हो नेपाली कथन चलचित्र नागबेली नम्बर सेभेन पोजिसनमा नेपाली कथन चलचित्र नागबेली नम्बर सेभेन आज खुसीको दिन रङ्ग रस गरौँ एकैछिन आज त खुसीको गरौँ एकैछिन खौसे मनाउँदा हो वीर व्यथा भोली खुसी मनाउँदा हो वीर व्यथा भोलि खुसी मनाउँदा हो वीर व्यथा भोलि अबको पालीमा नागबिली नेपाली कथन चलचित्र नागबिलीको गीतपछि अब हामी लागौँ नम्बर सिक्स पोजिसनमा नम्बर सिक्स पोजिसनमा आइपुगेको छ बेरिखेलाई चिन्छस भदु बिस गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ अराज केशव गिरीले चाहिँ चलचित्रलाई निर्देशन गरेका हुन् सुभाष थापाको लगानी रहेको छ चलचित्र बिर्खेलाई चिन्चसमा टाइटल सङ नम्बर सिक्स पोजिसनमा नेपाली कथन चलचित्र बिर्खेलाई चिन्चस नम्बर सिक्स रे नै अनमोल हत कालो नधेर गोरो राइफल पाएको एक्लो छोरो बिर्खे होइ होइ बिर्खे होइ चिन्छस् होइ होइ गाउँमा गाह्रो साह्रो पर्दा उही सबैलाई चाहिने यही बिर्खे अरे वाह अरे वाह ओइ बिर्खे सबको प्यारो प्यारो बिर्खे ओइ ओइ ओइ ओइ ओइ ओइ बिर्खे ओइ ओइ ओइ ओइ ओइ ओइ बिर्खे sonoré, de Bien. यस काउन्टाउनको नम्बर सिक्स पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ वेरिकलाई चिन्चस लागो नम्बर फाइभ पोजिसनमा नम्बर फाइभ पोजिसनमा आइपुगेको छ हिम्मत वाली बिस्तारै बिस्तारै माथि चढ्ने क्रममा रहेको छ नम्बर फाइभ पोजिसनमा रेखा थापाले निर्माण एवं निर्देशन गरेको नेपाली कथन चलचित्र हिम्मत वाली संगीत रहेको छ टङ्क बुढाथोकीको र गीतले भन्दैछ काली तिम्रो नजरले गोली हान्यो डिच्यु डिच्यु नम्बर फाइभ 始まりを歩いて歩いておい ताई तिम्रो नजरले गोली मार्यो ढिच्याउ ढिच्याउ बाटो बाटी छाती पोरी पोली मार्यो ढिच्याउ ढिच्याउ ढले ढले ढले हिम्मत सम्हाल नहो ढले ढले ढले हिम्मत अङ्गाल नहो ढले ढले ढले हिम्मत सम्हाल नहो ढले ढले ढले हिम्मत अङ्गाल नहो Jenny. माथि कालो कोठी ध्यानै जान्छ त्यतै खाली हिल्दा राम्री बोल्दा नेठी मान्छे साह्रै हिम्मत वाली स्टाइल मेरो आफ्नै हैन ओके नम्बर फाइभ क्वेसनको गीत यहाँले सुन्दै हुनुहुन्छ रेखा थापाले निर्माण एवं निर्देशन गरेको हिम्मत वाली लागु नम्बर फोर क्वेसनमा नम्बर फोर क्वेसनमा आइपुगेको छ नेपाली कथन चलचित्र स्टोपिड मन दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्र स्टोपिड मन र चलचित्रमा चाँदनी शर्मा निरज बराल जीवन लोइटेल लगायतका कलाकारले हामीले पाउनेछौँ र नम्बरको रूपमा परेको छ नम्बर फोर क्वेसनमा नेपाली कथन चलचित्र स्टोपिड मन नम्बर फोर आँखामा सुहेरी हाँस्ने दिन नआओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन आओस् तिम्रो आँखामा सुहेरी हाँस्ने दिन नआओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन आओस् तिम्रो माया भुलेर अरूसँग खुल्नु परे बरु प्राणै जाओस् मेरो प्राणै जाओस् बरु प्राणै जाओस् मेरो प्राण मनभित्रको मिठोमा देऊ आकाश हरे सहन्छु दुखै परे सहन्छु तर तिमी हुनुपर्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको साया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस एसएलसी फेल भएका विद्यार्थीहरूलाई विशेष जानकारी एटिट्युट मल्टी लर्निङ एकाडेमीको शाखा अब रत्नगरको सौराहा चोकमा विद्यार्थीहरूको चाहनालाई मध्यनजर गर्दै रत्नगरमा पनि शाखा विस्तार गरी म्याथ र साइन्सको परीक्षा नदिकन पाँच विषयको मात्रै परीक्षा दिएर एसएलसी पास हुने अवसर एटिट्युटले अझ सशक्त रूपमा लिएर आएको छ टियु केयु पियु साथै विश्वभरि मान्यता हुने गरी कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइनेछ कक्षा एघार नपटी कक्षा बाह्रको परीक्षा दिन पाइनेछ थप जानकारीको लागि एटिट्युड मल्टिलर्निङ एकाडेमी रत्नगर एक सौराहा चोक मोबाइल अन्ठानब्बे चार सय बाहन्न छयालिस एक सय चौरात्तर खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी ए भाउजू कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिजा लागेन भन्नुभएको होइन र त्यो त हो नि बाबु तर चाँडी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kubar mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छपन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ रत्नगर चितवन साडी मनोरञ्जन केन्द्र सबै तनाउ मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था पहला पर्वत कलात्मक ढूंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तीन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छपन्न पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK dot com मनोरञ्जन केन्द्र सूचना प्रविधिको क्षेत्रमा नेपालमा सबैभन्दा ठूलो सञ्जाल भएको कलेज अफ सफ्टवेयर इन्जिनियरिङको शाखा कार्यालयहरूमा एटिन्थ मेरिट स्कलरसिप प्रोग्रामको फारम धमाधम वितरण हुँदैछ म्याथ इङ्ग्लिस आइक्यू र जिके गरी चारवटा विधाबाट सय अङ्कको वस्तुगत प्रश्नहरू सोधिनेछ जसमा तपाईँले प्राप्त गरेको अङ्क नै तपाईँले पाउने छुटको प्रतिशत हुनेछ आफ्नो खुबी अनुसार पुनः वा आंशिक छुट पाएर सूचना प्रविधिको अध्ययन गर्न मिल्ने यो अवसर वर्षको एक पटक मात्र आउने जानकारी गराइन्छ हाम्रा कोर्सहरू software diploma hardware diploma networking diploma accounting diploma web designing banking accounting database programming graphics designing C programming laptop maintenance chip लेबर hardware training online job training form भर्ने अन्तिम मिति दुई हजार एकहत्तर श्रावण उन्तीस गते छात्रवृत्ति परीक्षा मिति दुई हजार एकहत्तर श्रावण एकतिस गते विस्तृत जानकारीका लागि कलेज अफ सफ्टवेयर इन्जिनियरिङ शाखा कार्यालय रत्नगर टाढी फोन नम्बर शून्य छपन्न पाँच साठी सात सय नब्बे खैरहनी पर्सा फोन नम्बर शून्य छपन्न पाँच त्रियासी पाँच उना पचास र भण्डारा फोन नम्बर शून्य छपन्न पाँच पचास एक सय तेह्र सिद्धार्थ रेफ्रिजरेसनमा CG air condition new year धमाका डिजी एयर कन्डिसन खरिद गर्दा उन्नाइस इन्चको एसडी एलइडी टिभी तथा स्टेबलाइजर निशुल्क उपलब्ध छ साथमा हामी कहाँ सिजी सिगो बेको हुन्डाई एलजी ब्रान्डको एसी तथा generator TV fridge deep freeze सुपथ मूल्यमा पाइन्छ एक वर्ष वारेन्टी पाँच वर्ष फ्री सर्भिसिङ सुविधा उपलब्ध छ सम्पर्क सिद्धार्थ रेफ्रिजरेसन रत्नगर एक चौराहा चोक टाडी फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी पाँच सय चौध मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी एक सय बैसठी र अन्ठानब्बे चार सय पचास पैँसठी छ सय सत्तरी मेरो त आयल्समा सेभेन आयो मेरो त एट पोइन्ट फाइभ आयो मेरो त नाइन आयल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ तीन तीनवटा किताब भएका दशौं वर्ष आयल्स अध्यापनको अनुभव प्राप्त टिचर तेज कुमार दवाडीले यति फ्रेन्डली तरिकाले पढाउनुहुन्छ कि जो कोहीले पनि आयल्स स्याट जिआरीमा राम्रो नतिजा ल्याउन सफल हुन्छन् अर्को सेक्रेट कुरा थाहा छ तेज कुमार दवाडी सर त द नेक्स्टमा मात्रै भेटिनुहुन्छ नि you can explore him on Google search and YouTube We have IELTS, SAT, GRE, phonics class and intensive English language classes for all professionals.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 पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ नम्बर टेन सेकेन्ड पोजिसनदेखि नम्बर फोर पोजिसन गीत हामीले सुनिसकेका छौँ अब लागू नम्बर थ्री पोजिसनमा नम्बर थ्री पोजिसनमा आइपुगेको छ नेपाली कथन चलचित्र कोहिनुर र कोहिनुर चलचित्र आउँदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो आकाश अधिकारीले निर्देशन गरेको चलचित्रका गीतहरूमा समुचित बाजकुडाको सङ्गीत रहेको छ नम्बर थ्री पोजिसनमा नेपाली कथन चलचित्र Kohinoor number three okay number three पोजिसनमा कोइनरको गीत यहाँले सुनिरहनु भएको छ र आउँदो शुक्रबारबाट रिलिज हुँदैछ लागु नम्बर टू पोजिसनमा नम्बर टू पोजिसनमा आइपुगेको छ बिस्तारै बिस्तारै माथि छुने क्रममा ठुली चलचित्र परेको छ र ठुलीको यो गीतले चर्चा परिचर्चा पाइराखेको छ म त मर्छु कि क्या हो ठुली सूर्य बुमराको निर्देशन रहेको छ वसन्त सापकोटाको संगीत रहेको छ नेपाली कथन चलचित्र ठुलीबाट म त मर्छु कि क्या हो ठुली number two okay count number two पोजिसनमा नेपाली गतन चलचित्र टोलीको गीतपछि लागु नम्बर वान पोजिसनमा त्योभन्दा अगाडि नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनमा आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ सर्टकटमा रिक्या तर्फ हामी लाग्छौँ नम्बर टेन पोजिसनमा सम्बोधन मुभी परेको छ नम्बर नाइनमा मेरो मान्छे नम्बर एटमा चिहा नम्बर सेभेनमा नागवेली नम्बर सिक्समा वेरिकालाई चिन्छ नम्बर फाइभमा हिम्मत वाली नम्बर फोरमा स्टुपिड मन नम्बर थ्री पोजिसनमा कोहिनोर नम्बर टूमा ठुली र नम्बर वान पोजिसनमा आइपुगेको छ यतिखेर प्रदर्शन भइराखेको चलचित्र मेरो भ्यालेन्टाइन र मेरो भ्यालेन्टाइन यतिखेर देशव्यापी रूपमा प्रदर्शन भइराखेको छ सुरज सुब्बाले निर्देशन गरेको चलचित्रलाई सुशील श्रेष्ठ निर्माण गरेका हुन् अधिकारी स्वतन्त्र प्रताप शाह बाबु बुगटी सुस्मिता ढकाल लगायतका कलाकारको केन्द्रीय भूमिका सहित रहेको छ र नानगढको गणित चलचित्र मन्दिरमा पनि यो चलचित्र प्रदर्शन भइराखेको छ भने सिनेक्स हलमा पनि यस चलचित्र प्रदर्शन भइराखेको छ नम्बर वानमा मेरो भ्यालेन्टाइनको गीत छोड्ने प्रोग्रामबाट विदा पर्ने हुन्छ यति जेलको साथको लागि तपाईँ सम्पूर्ण सम्पूर्ण थ्याङ्क यू सो मच कन्ट्रोलबाट सपोर्ट गर्ने आवाजप्रति आभार व्यक्त गर्दै कलिउड काउन्ट डाउनबाट म सागर छुटिन्छु हौस् त नमस्कार एन्ड नम्बर वान यो पल यो छिन तिमी बिना अधुरो एभ्री टाइम तिमी नै मनभरि शब्दको आज बताउँदैछु तिमीलाई सबै राम्रै रोसमा गर्दैछु प्रपोज के पाँच झुसो किरणले जब स्पर्श गर्छ रेडियो अर्पण एक सौ सात अपलो पांच मेगा हर्ज तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हात तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मंगलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै प्राप्त वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video x-ray echo cardiography video x-ray सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पाँच एकसठी आठ सय छैसठी कार्यक्रममा जानु पर्ने थियो जाउँ भने दाँत छु न त बोल्न भएको छ न त हाँस्नु भएको छ होइन यसको लागि कुनै समाधान छैन कि कसो होइन जब राति तब बुढी ताती बने जस्तो उद्घाटनको बेला दाँत दुखिया रहेछ अब आफूले जानेको कुरो बन्यो क्यारे तपाईँ तत्कालको तत्काल Om Sairam dental and research सेन्टरमा जानुहोस् न सम्पूर्ण समस्याको समाधान भइहाल्छ हजुर नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त पूर्वी चितवनकै एक मात्र दन्त सेवा केन्द्र Om Sairam dental and research centre प्राली हाम्रा सेवाहरू दैनिक रूपमा दन्त परीक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत निकाल्ने दुखेको दाँत निकाल्न नपर्ने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने नमिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने दाँतको एक्सरे गरिने दाँत मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया गरिने याद राख्नुहोस् जस्तो सुकै नमिलेको बाङ्गो टिङ्गो दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने सेवा पनि प्रदान गरिन्छ हजुर अब काठमाडौँ र भरतपुर पछि पूर्वी चितवनमा एकमात्र वरिष्ठ oral and dental surgeon doctor Santosh अधिकारीद्वारा नियमित दन्त परीक्षण गरि गरिँदैछ सम्पर्क Om Sairam dental and research centre प्राली रनपा दुई टाँडी ओम साईराम अस्पताल भवन फोन शून्य छपन्न पाँच बैसठी सात सय छैसठी मोबाइल अन्ठानब्बे चार पचपन्न बाइस तिन